नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निरालचन बगालसँगै खबर कक्षीबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डको एक सय दुई थोप्लो चार मेगरसँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत संसार फरकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू पछिल्लो समय विस्थापित बन्दै लटेर जुनेलो घुम्ते प्राथमिक विद्यालयमा सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न बागलुङमा मतदाता बढे निर्वाचनको तयारी थालियो बरिङका घर घरमा जस्ताको छानो र बागलुङमा सङ्कटमा खोजी हुने आयुर्वेद औषधिमा लगानी कम ओह दाइ दाइ दुली त भागिनी हेलो दुदा मलाई भए ओ भगौडा दुलै बाहिर आऊ के गरे जे पायो त्यही गहना ल्याएर आएपछि दुलाई भाग्दैन नि त मलाई लैजाने हो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 लागिसक्यो खाजा खान कतै जाउँ न है खाजा त खाने तर सधैँ चाउमिन र मोमो मात्र कति खानु ल हिँड मैले चाउमिन मोमो बाहेक अरू खाजा खुवाउँछु नि त्यो पनि बर्गर कर्नर विथ बेकरी क्याफेमा सेवाहरू स्पेसल बर्गर पिज्जा केकका आइटमहरू पेस्ट्री पास्ता बिरयानी पान्टा सेट खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ सम्पर्कका लागि फोन शून्य चार बाह्र एक सय नब्बे मोबाइल सन्तानब्बे एकचालिस सत्तरी त्रिहत्तर उनातिस प्रोप्राइटर संगीत थापा बर्गर कर्णरोहित बेकरी क्याफे गलकोट नगरपालिका तिन हटिया बजार गलकोट स्क्वायर हाउसको पहिलो तला गलकोट बागलुङ अब समाचार विस्तारमा गलकुटको गाउँ गाउँमा लगाइने लते र जुनेलो पछिल्लो समय विस्थापित बन्दै गएको छ कुनै बेला गाउँघरमा खाजाको रूपमा खाना र विभिन्न पूजापाठका लागि प्रसादका रूपमा बनाइने जुनेलो र लटे पछिल्लो समय विस्थापित भएको छ कसैको घरमा शुभ कार्य गर्दा प्रसादको रूपमा लिइने जुनेलो र जुनेलोको फुला र लते पछिल्लो समय देख्न समेत नपाइने बुढापाकाहरू बताउँछन् कुनै बेला अन्न बालीको रूपमा बाढेको दिलमा जुनेलो र लटे लगाइ लगाइने गरिन्थ्यो अहिले त जुनेलो र लटे के हो पछिल्लो समयका पुस्ताहरूले थाहा समेत छैन जुनेलो र लटे के हो भनेर गलकुट नगरपालिका वडा नम्बर छका कमला खत्रीले भन्नुभयो हामीले पहिला पहिला बारीमा कोदो रोप्थ्यौँ मकै छर्न बे छर्ने बेला बारीको डिलमा ल जुनेलो लगाउँथ्यौँ कोडो काटिसकेपछि जुनेलो र लते पनि काटेर सुकाउँथ्यो पछि त्यसलाई भोटेर खाजा पनि खाइन्थ्यो पूजाआजामा प्रसादको रूपमा चढाइन्थ्यो अहिले त जुनेलो के हो लते के हो कसैले थाहा छैन खत्रीले भन्नुभयो गलकुतमा विगतमा सबैको बारेमा फल्ने लते र जुनेलो अहिले भने बिउसम्म पनि नपाइने किसानहरू बताउँछन् गाउँघरमा खेती गर्न छोडिएको जुनेलो र लते अहिले गाउँबाट नै विस्थापित भइसकेका छन् अन्न र बाली अन्न बालीहरू कोदो मकै भतमास फापर जस्ता अन्न बालीबाट बनेका अर्ग्यानिक तरकारीहरू पछिल्लो समय होमस्टे तथा ठुला ठुला रेस्टुरेन्टमा पाइने गरे पनि जुनिलो र लट्टे भने नपाइने गरेको स्थानीय बताउँछन् ताराखोला गाउँपालिका वडा नम्बर पाँच कि तुलसला घरतीले आफ्नो बारेमा केही वर्ष अघिसम्म जुनेलो र लट्टे लगाउने गरेको बताउनुहुन्छ गाउँमा पहिले पहिले मकै कोदो फापर जुनेलो भटमास लटे नै खाजाको रूपमा प्रयोग हुने गर्दथ्यो उहाँले भन्नुभयो अहिले भने गाउँमा समेत तयारी खाजा खाने गर्छन् गाउँघरमै उत्पादन हुने अन्नबाट बनेको परिकार पनि खान छोडिसकेको उहाँले बताउनुभयो गलकोतमा पछिल्लो समय एकातिर उब्जाउ हुने खेतबारी बाँझिँदै गएका छन् भने अर्कोतिर सारे गरी अनित्र जानेको संख्यामा समेत वृद्धि भएको छ खेती योग्य जमिनमा वनमारा तथा विभिन्न घाँसपातले ढाकेको छ भने गाउँघरबाट विभिन्न सेवा सुविधा खोज्दै बसेसराई गर्ने सहर केन्द्रित हुनुले पनि बजार परम्परागत रूपमा खेती गर्दै आएका यस्ता अन्नबालीहरू पनि हराउन थालेका हुन् घुम्ती प्राथमिक विद्यालय गलकुट नगरपालिका नम्बर पाँचको सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर पाँचका वडा सदस्य एम बहादुर बस्नेतले विद्यालयमा यसभन्दा पहिला नमुना विद्यालयको लागि पाल्पाबाट निरीक्षणमा आएको र यस विद्यालयले अझै उत्कृष्ट बनाइदिए लैजाने समेत बताउनु भएको थियो कार्यक्रममा प्राथमिक विद्यालय राहतको दरबन्दीमा आउनुभएका शिक्षिका जानकी उप्रेती बुढाथुकीलाई विद्यालयमा स्वागत गरिएको थियो वैदेशिक रोजगारको सिलसिलामा रहेका विद्यालयको भूतपूर्व पचास विद्यार्थी मध्ये लक्ष्मण खत्री राजमान खत्री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 प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कार्गो मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् खेलकुद खबरमा त व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला प्रतिनिधि सभा विघटन भएर मध्यवादी निर्वाचनको मिति तोकिएपछि नेहरू जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ निर्वाचन आयोगको कार्यसूची अनुसार शुक्रबारदेखि मतदाता अध्यावधि तथा दावी विरोधको काम सुरु भएको हो जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरेर कार्यालय मतदाताको अद्यावधिका लागि दावी विरोधको समय तोकेको छ कसैको दोहोरिएको वा नपरेको भई माग दावी पेश गर्न भनेका छौ निर्वाचन अधिकारी शिवराम शर्माले भन्नुभयो नाम नमिलेको नागरिकतासँग भिदाउडा नमिलेको वा अन्य कुनै कारण भए खुलाउन समेत समय दिएको हो दावी विरोधका लागि तीन दिनको समय तोकिएको छ बागलुङमा पछिल्लो विवरण अनुसार एक लाख बयासी हजार नौ सय तिरानब्बे जना मतदाता रहेका छन् दुई हजार चौहत्तर सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एक लाख सडसठी हजार दुई सय बयासी थिए पछिल्लो तीन वर्षमा पन्ध्र हजार सात सय एघार जना मतदाता थपिएका छन् जसमध्ये पन्चानब्बे हजार एक सय एक्काइसजना महिला र सतासी हजार नौ सय बहत्तरजना पुरुष रहेका छन् मतदाता नामावली दर्ता भएकाको सङ्ख्या धेरै छ तर अठार वर्ष उमेर पुगेपछि मात्र मतदान प्रक्रियामा अगाडि सहभागी हुन मिल्ने भएकाले सबै समावेश भएनन् शर्माले भन्नुभयो महिलाको सङ्ख्या पहिलेदेखि नै बढी देखिन्छ दुई हजार सत्तरको आम निर्वाचनमा सतासी हजार चार सय तिनजना महिला मतदाता हुँदा पुरुषको सङ्ख्या उनासी हजार आठ सय उनासी रहेको थियो दावी को समय सकिएपछि सफाईको मौकाका लागि दुई दिनको समय हुन्छ शर्माले भन्नुभयो आयोगको निर्देशन अनुसार निर्वाचनका बाँकी प्रक्रियागत काम हुनेछन् बागलुङका दुई निर्वाचन क्षेत्रमा एक सय तीन मतदान स्थल तोकिएको छ सदरमुकाम बागलुङ बजार लगायतका जनघनत्व धेरै भएका पालिका सदरमुकामहरूका मतदान स्थल धेरै रहेको कार्यालयले जनाएको छ मतदाताको संख्या बढेकाले मतदान केन्द्रहरूको संख्या थप भएको भए पनि मतदान स्थल भने साबिकै रहेको निर्वाचन अधिकारी शर्मा बताउनुहुन्छ संख्याका आधारमा मतदान केन्द्र भने नौ दुई सय उन्नाइस पुर्याएको छ मतदान स्थलमै थप गर्ने गरी संख्या बढेको छैन मतदाताको विवरण अध्यावधि भएपछि थप के गर्ने भन्ने टुङ्गो लगाउन सकिन्छ उहाँले भन्नुभयो अहिलेलाई अनुमानकै आधारमा काम भइरहेका छन् बागलुङमा सभा र स्थानीय तहको उपनिर्वाचन पश्चात सुनचान रहेको कार्यालयले मध्यावधिको घोषणापछि धमाधम काम थालेको हो बागलुङको बरिङ गाउँपालिका वडा नम्बर एक बाँसकोटकी कुमार सुना कुमारी सोनारी यो वर्ष ढुक्क हुनुभएको छ यो वर्ष मात्र होइन उहाँका उहाँलाई अबका केही वर्षसम्म पनि चुहिने छानोबाट स्वास्थ्य खेप्नु नपर्ने भएको छ सुनारले दुई वर्ष पहिले गाउँकै पुरुष कामदारले लगाएर घरको छानो खरले छाउनु भएको थियो यो वर्ष पुन पुनः पुन छानोलाई व्यवस्थापन गर्नुपर्ने भएको थियो घरमा लोग्ने मान्छे नहुँदा उहाँलाई यो वर्ष कसरी छानो छाउने भन्ने भएको थियो तर गाउँपालिकाले खर्का छाना विस्थापित गरी सबैका घर जस्ता पाताले छाइदिने भएपछि सुनारको घर कसरी छाउने भन्ने तनाव मात्र कम भएको छैन पटक पटक आर्थिक रूप आर्थिक रूपमा पर्ने मार पनि कम भएको छ हुने खानेका सिमेन्टका घर छन् तिनले छाएका छन् सुनार भन्नुहुन्छ हाम्रो त घरले छाएको सुतेको बेला कसैले आगो लगाइदिन्छ हुन्छ कि भन्ने डर कहिले पानी चुहिने डर खुसी हुँदै सुनार भन्नुहुन्छ तिनले छाएको त वर्षसम्म फेर्न पर्दैन रे ढुक्क भएकी छु गाउँपालिकाले खरको सानो विस्थापित गर्ने योजनाको साथ यो वर्षदेखि गाउँपालिकाभित्रका विपन्न गरिबको घर जस्ता पाताले छाइदिने भएको छ गाउँपालिकाभित्रका दुई सय पचासभन्दा बढी गरिब र विपन्नका घर जस्ता पाताले छाउने गरी जस्ता पाता खरिद कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउनुहुन्छ अहिले जस्ता पाता खरिद कार्य सुरु भएको छ अध्यक्ष शर्माले भन्नुभयो अबको केही महिनामा गाउँपालिकाका हरेक घर खर्का छाना मुक्त हुनेछन् खर्का छाना मुक्त गाउँपालिका निर्माणको लागि यो वर्ष करिब डेढ करोड रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो गाउँपालिकाले खर्का छाना भएका घरको तथ्याङ्क सङ्कलन गरिरहेको भन्दै आर्थिक अवस्था अवस्था कमजोर हुनेलाई गाउँपालिकाले छाइदिने र अन्य व्यक्तिले जस्तपाता दिने र उनीहरूले आफै छाउनुपर्ने गरी काम अगाडि बढेको शर्माले बताउनुभयो उहाँले पहिलो चरणमा पचास लाख रुपियाँको जसतापाता खरिद गरी काम अगाडि बढाउने बताउनु भयो दलित जनजाति र क्षेत्रीय ब्राह्मणको बीचमा विभेद गढ हुँदैन शर्माले भन्नुभयो आर्थिक अवस्था कमजोर हुने सबैको घर गाउँपालिकाले आफै साउनेछ गाउँपालिकाको वडा नम्बर दुईमा सबैभन्दा बढी खर्क छाना रहेकाले सोही वडाबाट काम अगाडि बढाउने तयारी गरिएको छ गाउँपालिकाको वडा नम्बर दुई सिक धाराकी सुस्मिता विकले गाउँपालिकाले जस्ता पाताले घर छाइदिए खेत खरबारीमा भएको थोरै खर गाईबस्तुलाई खुवाउने कि घर छाउने भन्ने दुविधा अन्त्य हुने बताउनु हुन्छ घर छाइदिन्छौ र त भन्नुभएको छ विकले भन्नुभयो हिउँदैमा घर बनाइदिए हिउँदैमा घर छाइदिए आग लागेको जोखिम कम हुने थियो कोरोना संक्रमणका बेला गुर्जु लगायतका विभिन्न जडीबुटी जान्ने वस्तुको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो उक्त समयमा जैमिनी स्थित दमिका आयुर्वेद स्वास्थ्य कार्यालयले मात्रै तिन सय एघार किलोग्राम आयुर्वेदिक औषधि बनाएको छ जिल्ला स्थित आयुर्वेद औषधालयहरूको गत वर्षको वार्षिक र चालु वर्षको अर्धवार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्याङ्क प्रस्तुत भएको हो दमिक आयुर्वेद औषधालयका प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्माले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो सो समयमा सबैभन्दा बढी आयुर्वेद औषधि उत्पादन गरेर उदाहरणीय काम गरेको अञ्चल आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोज कुमार राई बताउनु बताउनुभयो उहाँले सीमित दरबन्दी र साधन स्रोतका बीचमा आयुर्वेदिक औषधि उत्पादन र वितरणमा काम भइरहेको बताउनुभयो बरु अञ्चल औषधालयमा वर्षभरिले पुग्ने औषधि अभाव भएको पनि टिप्पणी गर्नुभएको थियो समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा भएका कामको प्रगति विवरण पेश गरेका थिए कार्यक्रममा बागलुङ नगरपालिकाभित्रको बैलुवा आयुर्वेद औषधालय मार्फतर्फको कविराज हरिनिरीक्षक हरिप्रसाद पौडेले प्रस्तुतिकरण गरे रहेको गरेका थिए सबैभन्दा धेरै जनशक्तिलाई जनसङ्ख्यामा यो औषधालयले सेवा दिएको थियो सन्ताउन्न हजार आठ सय तेइसजना जनसङ्ख्या भएको बागलुङ नगरमा यो औषधालयबाट मात्रै वर्षेनी तिन हजार जनालाई सेवा दिने गरेको छ गत वर्ष तिन हजार दुई सय अठार जनालाई सेवा दिएको यो औषधालयले चालु वर्षको छ महिनामा दुई हजार छ सय बत्तिस सेवा दिइरहेको छ कार्यक्रममा ढोरपाता नगरपालिकाको वर्तमान आयुर्वेद औषधालयको तर्फबाट आयुर्वेद निरीक्षक कृष्णदेव सिंह बिहुल औषधालयका कविराज गोपाल शर्मा बेलबकर औषधालयका गोविन्द चालिसी लगायतले प्रस्तुतिकरण गर्नुभएको थियो उनीहरू सबैले सीमित दरबन्दी कम बजेट र तोकिएको बजेट पनि समयमा निकास नहुने समस्याबारे बताएका थिए कतिपय अवस्थामा बजेट छ भने पनि अन्यत्र रकमान्तरण भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको पनि बताउनुभयो वर्षको सुरुवातमा राम्रो सेवा भए पनि पछिल्लो समय औषधि अभाव हुने गरेको अधिकांशको टिप्पणी थियो कार्यक्रममा जेमिनी नगरपालिकाको उपप्रमुख लिला राणाले समस्या समाधानमा नगरपालिकाबाट सहयोग गर्ने बताउनुभयो दरबन्दी नै दिन नसके पनि औषधि उत्पादन र केही अन्य व्यवस्थापनमा साथ दिन्छ उहाँले भन्नुभयो जीर्ण भवन निर्माणका लागि भने थप योजना बनाउनु पर्नेछ अञ्चल आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजीव घिमिरेको अध्यक्षता कमल विक्रम पौडेलको सञ्चालन र डाक्टर सरोज कुमार राईको स्वागतमा सम्पन्न कार्यक्रममा काठीकोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन र बाग्लुङ नगरपालिका वडा नम्बर दुईका अध्यक्ष वडा अध्यक्ष जीवन आचार्य तथा जैमिनी नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोता लगायतले आयुर्वेदको विकास र उपचार पद्धतिले व्यवस्थित बनाउने काममा रागजीबाट लगानी हुनुपर्ने भन्दै स्थानीय तहबाट पनि सक्दो सहयोग गर्ने बताएका थिए औषधालयले गत वर्ष कोरोना संक्रमणको कारण वार्षिक समीक्षा गर्न सकेको थिएन चालु वर्षको भने अर्धवार्षिक समीक्षा पनि सँगै गरेको हो एनएपीबिट खबरसँगै साँझ सात बजेको गलकुट खबरकामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक पछिल्लो समय विस्थापित बन्दै लटे र जुनेलो घुम्ती प्राथमिक विद्यालयमा सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न बागलुङमा मतदाता बढे निर्वाचनको तयारी थालियो बढेका घर घरमा जस्ताको सानो र बागलुङमा सङ्कटमा खोजी हुने आयुर्वेद औषधिमा लगानी कम यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार